सेनाको गाडी दुर्घटनामा घाइते भएका जना मध्ये एघार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइयो चितुवाको आक्रमणबाट दुई प्रहरी हवलदार सहित कञ्चनपुरमा चारजना घाइते धनगढी अत्तरिया छ लिन सड़क निर्माण प्रक्रिया सुस्त तीन हप्तामा कर्मचारीको नियुक्ति समेत हुन सकेन अछामको कमल बजारमा पहिलो पटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल बझाङको माझी गाउँमा सार्वजनिक कार्यक्रममा गुन्यु चोली र दाउरा सुरुवाल अनिवार्य र सुदूरपश्चिम एघार सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमी फाइनलमा प्रवेश प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भीमदत्त राजमार्गमा नेपाली सेनाको गाड़ी दुर्घटनामा परि घाइते भएका जना मध्ये एघार जनालाई उपचारको लागि काठमाण्डु पुर्याइएको छ डडेलधुराको गरूड दल गण दह ब्यारेक अन्तर्गतको नेपाली सेनाको लु एक ग दुई सय चौरानब्बे नम्बरको छत्तीसजना सवार एक वान टन नामक ट्रक दुर्घटना हुँदा सेनाका मेजर सहित तेत्तीस जना घाइते भएका थिए जसमध्ये गम्भीर घाइते एघार जनालाई सेनाको एनए शून्य पाँच छ नम्बरको हेलिकप्टर मार्फत काठमाण्डु पुर्याइएको छ काठमाण्डु पुर्याइएका घाइतेहरूमा मेटो थापा निरबहादुर सारू मगर खोमबहादुर बोच्छ कृष्ण खाँड भरत बुढामगर गणेश परियार कमल सुनार सुकबहादुर बोडे कृष्ण अधिकारी गोपाल रोका र नरेन्द्र प्रसाद जोशी रहेका छन् घाइते भएका कृष्ण अधिकारी सेनाका मेजर हुन् काठमाडौँ पठाइएका एघारजना मध्ये सातजनाको टाउकोमा चोट लागेको छ भने अन्य चारजनाको हातखुट्टामा चोट लागेको छ राजमार्गको हगुल्टे लेकदेखि साउखर्कसम्म परेको डेढ फिट बाक्लो हिमपात पन्छाएर फर्किने क्रममा साउखर्क नजिकै सेनाका मेजर कृष्ण अधिकारीको नेतृत्वमा रहेको छत्तीसजना सेना सवार गाड़ी बिहान सवा एघार बजे दुर्घटना भएको डडेलधुराका प्रहरी प्रमुख डीएसपी प्रेम बहादुर साईले जानकारी दिएका छनृ कञ्चनपुरको भीमदत्त नगरपालिका एक राजीपुरमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् चितुवाको आक्रमणमा परि भीमदत्त नगरपालिका एकका पचपन्न वर्षीय लालबहादुर सार्की प्रहरी हवलदार शंकरदत्त मेस्वा डडेलधुरा घरबै भीमदत्त नगरपालिका एक भाँसी बस्ने गणेश भाट र बेतकोट नगरपालिकाका मोहन विष्ट घाइते भएका छन् आइतबार बिहान खेतमा पानी लगाउँदै गर्दा चितुवाले लालबहादुर सार्कीलाई पछाडिबाट आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ सार्कीलाई आक्रमण भएपछि त्यस ठाउँमा पुगेका प्रहरी हवलदार शंकर दत्त मिश्रलाई पनि चितुवाले आक्रमण गरेको हो हवलदार मिश्र सहित तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् भने गणेश भाटको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ चितुवाले बाटोमा हिँड्दा तथा खेतबारीमा काम गरिरहेको बेलामा समेत आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छनृ नेपाल सरकारले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गत निर्माण गर्ने भनेको धनगढ़ी अत्तरिया छ लिन सड़कको आयोजना निर्माणको प्रक्रिया अगाडि बढ़न सकेको छैन डेढ साताभित्रै आयोजना निर्माणको टेण्डर हुने भन्दै मंगसिर तीस गते धनगढ़ीमा आयोजना कार्यालय स्थापना गरिएको थियो आयोजनाको कार्यालय उद्घाटन गर्दै भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले आयोजनाको इस्टिमेट तथा बजेटको व्यवस्था भइसकेकाले डेढ साताभित्र टेण्डर हुने बताएका थिए तर आयोजनाका लागि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत नै नभएको बताइएको छ अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनु अघि नै आयोजना कार्यालय उद्घाटन गरिएको उल्लेख गर्दै निर्देशनालय स्रोतले टेण्डर गर्न अझै केही दिन लाग्ने बताएको छ आयोजना प्रमुख नवीन मान श्रेष्ठले आयोजनाका लागि अर्थ मन्त्रालयले छिट्टै बजेट स्वीकृत गर्ने जानकारी आएको बताएका छन् कन्सल्टेन्सी मार्फत गरिएको प्रारम्भिक एस्टिमेटमा आयोजना निर्माणमा मुआवजा र पुल बाहेक दुई अर्ब पन्ध्र करोड़ भन्दा बढ़ी रूपियाँ लाग्ने देखिएको उनले बताएका छन् उनले बजेट स्वीकृत तथा आयोजनाको एस्टिमेट पुनरावलोकन हुन बाँकी रहेकाले टेण्डर गर्न अझै केही दिन लाग्ने बताएका छन् अछामको सुतारमा आएको सुक्खा पहिरो प्रभावित मध्ये सबैभन्दा बढ़ी जोखिममा रहेका तेत्तीसजना स्थानीयलाई पहिलो चरण राहत वितरण गरिएको छ जिल्ला विकास समिति अछामको अगुवाईमा प्रभावितहरूलाई त्रिपाल ब्ल्याङ्केट लगायत राहत सामग्री वितरण गरिएको हो सुतार गाविस सचिव एवं अध्यक्ष केशवराज शर्माको अध्यक्षता र जिल्ला विकास समिति अछामका प्रतिनिधि बालकृष्ण ढुङ्गानाको विशेष अतिथि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको रहोबरमा राहत वितरण गरिएको जनाइएको छ साथै सरस्वती रावल र गाविस सचिव केशवराज शर्मा सहितको टोली पहिरो प्रभावित क्षेत्र मा वस्तुस्थिति बुझ्नका लागि खटिएको जनाइएको छ यसैबीच शनिबार राति परेको पानीका कारण पहिरो गइरहेको क्षेत्रमा थप असर पुगेको स्थानीयले बताएका छन् सुतार गाविसको ओडा नम्बर दुई र चारमा यसअघि असोज एक्काइस गतिबाट निरन्तर सुक्खा पहिरो झरिरहेको छ भने सिंगै गाउँका एक सय दस घर परिवार पहिरोबाट उच्च जोखिममा रहेका छन् देशभरि लोडसेडिङ मुक्त अभियान चलिरहेका बेला सुदूरपश्चिममा भने कुनै पहल हुन सकेको छैन ऊर्जा मन्त्री जनार्दन शर्माले काठमाडौँ पोखरा लगायतका शहरलाई लोड सेडिङ मुक्त बनाइसक्नु भएको छ भने अन्य शहरमा पनि लोड सेडिङ अभियान चलिरहेको छ तर सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको अत्तरिया धनगढ़ी लगायतका शहरमा भने त्यो अभियानले छुन समय सकेको छैन नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिडले लोड सेडिङ मुक्त बनाउनका लागि केन्द्रबाट नै कुनै पहल नभएको जनाएको छ लोड सेडिङ मुक्त बनाउनका लागि केन्द्रबाट कुनै कार्यक्रम नरहेको अत्तरीय गुडी शाखा प्रमुख परितोष कुमार चौधरीले बताएका छन् केन्द्रबाटै भारतको टनकपुरमा पचास एमबीए को ट्रान्समिटर जडान गरेर विद्युत किन्ने तयारी गरिरहेको भए पनि प्रक्रिया कहिले अगाडि बढ्छ र कहिले शुरू हुन्छ कुनै जानकारी नभएको शाखा अधिकृत चौधरीले बताएका छन् हाल टनकपुरबाट पैंतिस मेगावाट विद्युतले सुदूरपश्चिममा विद्युतको आपूर्ति धानिरहेको छ जो यहाँका लागि अपर्याप्त हो नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डाक्टर राम शरण महतले संविधान संशोधन प्रस्तावको विरोध गर्दै एमाले संसद अवरोध गर्नु गलत रहेको टिप्पणी गरेका छन् नेपाली कांग्रेस डोटीले हिजो डोटीको पचनाली स्थित तिलदालीमा गरेको इलाका स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै महतले एमाले संसद अवरोध गर्नबाट पछि हट्न आग्रह गरेका छनृ एमाले वैधानिक प्रक्रिया अवरूद्ध गर्न नहुने नेता महतको तर्क छ यसैबीच नेता महतले कंग्रेसका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् कंग्रेसका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् स्थानीय तह पुनर्संरचना सम्बन्धीको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा स्थानीय निर्वाचनको प्रक्रिया अगाडि बढ़ेको भन्दै नेता महतले यसका लागि कांग्रेसले व्यापक तयारी गर्नुपर्ने बताएका छन् उनले कांग्रेसभित्र देखिने गुटबन्दीको कार्यकर्ताबाट निर्मूल गराउनुपर्ने भन्दै यसका लागि सबै नेता तथा कार्यकर्ताहरूले अग्रसर हुनुपर्ने बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अछामको कमल बजारमा पहिलोपटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल भएको छ निर्माण कार्यको जिम्मा लिएको कृष्ण ग्रिल विराटनगर र ट्याप्स्युन जेबी कम्पनीले परीक्षण गरेको हो असामको कमल बजारमा हावाबाट बिजुली बाल्ने योजनासहित मंगिर महिनाको तेस्रो हप्ताबाट काम तीव्र गतिमा भइरहेको छ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा शुरू गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि विद्युत भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ उक्त आयोजनाबाट बीस किलोवाट क्षमता हावाबाट र एघार किलोवाट विद्युत सोलरबाट उत्पादन गरी कमल बजार नगरपालिका वडा नम्बर आठ बजार क्षेत्रमा हाललाई विस्तार गरिने कमल बजार नगरपालिकाका कार्यक्रम अधिकृत खिम खतिवड़ाले जानकारी दिएका छन् आयोजनाका उपभोक्ता समिति अध्यक्ष नृप बोहराका अनुसार पुष महिनाभित्र काम सक्ने र माघ एक गतिबाट कमल बजार क्षेत्रका एक सय सडचालिस बिजुली बल्नेछ यो आयोजनाबाट करिब चार हजार जनसंख्या लाभान्वित हुने जनाइएको छ संस्कृति जोगाउन र स्थानीय पहिचानलाई लोप हुन नदिन भन्दै बझाङको एक गाउँ विकास समितिले सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा महिलालाई गुनिउसोली र पुरूषलाई दौरा सुरुवाल अनिवार्य लगाउनु पर्ने स्थानीय नियम बनाएको छ स्थानीय संस्कृतिमा विदेशी प्रभाव परेको भन्दै त्यसलाई कम गर्न आज गाउँ गाविसमा यस्तो नियम बनाइएको हो गाउँ परिषदमा छलफलपछि नियम लागू गरिएको हो गाविसको निर्णयको धेरैले स्वागत गरेका छन् माझी गाउँ गाविसका पूर्व अध्यक्ष बर्कबहादुर रोकाएका अनुसार युवा पुस्तालाई नेपाली पोसाकमा आकर्षित गर्न यस्तो नियम बनाइएको हो यो नियमलाई प्रभावकारी बनाउन अभियान नै चलाइने उनले बताएका छन् बैतडीको रौलेश्वरमा गएको चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ विद्युत सेवा अवरुद्ध भएसँगै रौलेश्वरका वडा नम्बर चार पाँच छ सात आठ नौ सयौं सेवाग्राही मारमा परेका छन् विद्युत सेवा अवृद्ध पछि मोबाइल समेत चार्ज गर्न नपाएको संचारकर्मी नरेन्द्र विष्टले जानकारी दिएका छन् विद्युत सेवा अवृद्ध हुँदा स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा प्रभाव परेको छ त्यस्तै विद्युतबाट सञ्चालन गरिएका मिलहरू समेत बन्द भएको उनले बताएका छन् विद्युत सेवा अवृद्ध भएको बारेमा विद्युत प्राधिकरणले बारम्बार जानकारी गराइए पनि कुनै चासो नदेखाइएको स्थानीय बासिन्दाको आरोप छ यसअघि पनि रौलेश्वरमा ठाउँमा तीन महिना लगातार विद्युत सेवा अवरुद्ध भएको थियो सुदूरपश्चिमका पहाड़ी जिल्ला डोटीका केही गाविसका महिलाले रातदिन दुःख गरी कमाएको रकम पुरूषहरूले मदिरा र तास जुवामा सक्ने गरेको पाइएको छ आफूले दुःख गरी कमाएको रकममा पनि महिलाहरूको कुनै हक नलाग्ने देखिएको र सो रकममा आफूहरूले सिधै घरका पुरूष सदस्यलाई बुझाउनु पर्ने महिलाहरूले बताएका छन् त्यति मात्र नभएर त्यहाँका अधिकांश पुरूषहरू महिलाहरूको कमाईमा आश्रित समेत रहेका छन् महिलाहरू रात दिन काममा घोटिदा पुरूषहरूले भने महिलाले नै कमाएको रकम मदिरापान र जुवतास खेलेर सिध्याउने गरेको पाइएको छ दिपाल स्थित कुलपाते गोपघाट सड़क खण्डको सेती किनारमा छब्बीसजना महिला नौ वर्षदेखि निरन्तर गिट्टीको व्यापार गर्दै आएका छन् तर अधिकांश महिलाले आफूले कमाएको रकम आफूसी खर्च गर्न नपाएको दुखेसो गरेका छनृ कैलालीको धनगढ़ीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्ड कप अन्तर्गत हिजो भएको खेलमा आयोजक सुदूरपश्चिम एघार स्पोर्ट्स क्लब बेजे भएको छ यो जितसँगै सुदूरपश्चिम एघार गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ धनगढ़ी रंगशालामा भएको खेलमा भारतको पञ्जाब एघारलाई पाँच शून्य गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम एघार सेमी फाइनलमा प्रवेश गरेको हो प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा संकटा क्लब र